निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल अर्पण समाचार सुरु गरौँ मुख्य मुख्य समाचारका शीर्षकहरूबाट मलामी बोकेको ट्र्याक्टर पल्टदा नवलपरासीमा तीनजनाको मृत्यु घुम्ती शिविरमा अवैध रूपमा टिकट बेच्ने एकजना खैरनीबाट पक्राउ सुनको सहज आपूर्तिको माग गर्दै चितवनका व्यवसायद्वारा सबै सुनचाँदी पसलमा कारोबार ठप्प सरकारद्वारा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक राष्ट्रपति समक्ष सिफारिस निर्वाचनको मिति घोषणा गर्न रोकिनुपर्ने कुनै कारण नभएको प्रमुख निर्वाचन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 क्रममा त्रिवेणी सुस्ता गाविस छ फर्सा टाढीमा लो एक त एक एक पाँच नौ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गण्डक शहरमा पल्टेको हो घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल परासी ल्याइएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको खैरनीमा सञ्चालन गरेको घुम्ते शिविरमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ खैरनी छ घर भएका पचास वर्षीय रामशरण घिमिरेलाई दस रुपैयाँ पर्ने टिकटलाई बिस रुपियाँमा बिक्री गरिएको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो घिमिरेलाई आवश्यक कारवाहीका लागि पक्राउ गरी हिरासतमा राखेको पण्डितले बताउनुभयो गम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले ओलाका टिकटलाई दस रुपियाँमा बेच्न आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले बिस रुपियाँमा टिकट बेचेका हुन् सेवाग्राहीले कालोबजारी गरी टिकट बिक्री गरेको जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरे गरेको हो घिमिरेले करिब एक सयवटा टिकट बेचेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो यसअघि चितवनको बेकट पहाडी गाविस कोराकमा सञ्चालन गरिसकेको घुम्ती शिविर आजदेखि खैरहनीमा सुरु भएको हो पूर्वी चितवनका विभिन्न सात गाविसलाई लक्षित गरी सञ्चालन गरिएको शिविर पर्सिसम्म चल्नेछ शिविरमा नागरिकता वितरण फोटोसहितको मतदाता नामावली सङ्कलन पशु स्वास्थ्य सेवा अपाङ्गता भएकाहरूलाई परिचय पत्र वितरण खानेपानी सम्बन्धी सचेतना कार्यक्रम प्रदान गरिनेछ स्थानीय बासिन्दालाई घर दैलोमै सरकारी सेवा प्रदान गर्न सञ्चालन गरेको घुम्ते शिविर खैरहनेपछि शक्तिघरमा सञ्चालन गरिने निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले जानकारी दिनुभयो नेपाली सेनाले सञ्चालन गरेको सैन्य छनौट प्रक्रियामा सेनामा भर्ती गरिदिने भन्दै छ लाख रुपियाँ लिई दुईजना फरार भएका छन् शमशेर दलगण भरतपुरमा भर्ना गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुष आठजना युवाबाट पचहत्तर हजारका दरले रकम लिई फरार भएका हुन् भर्ना सनट प्रक्रिया चलिरहँदा फर्जी प्रवेश पत्र निर्माण गरी नेपाली सेनाको जङ्गी अड्डाको नकल स्ट्याम्प हानि भर्ना सेनामा गरिदिने भन्दै निजहरूसँग एक लाख पचास हजार माग गरेको र पहिला किस्तामा पचहत्तर हजारका दरले लिएको कोहलपुरका भोपेन शर्माले बताउनुभयो उनीहरू यही वैशाख चौध गते साँझ भरतपुर स्थित केन्द्रीय बस टर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भोपेन शर्मा अमित सिंहसहित उनका अन्य छजना साथीसँग सुरकम लिएर फरार भएका हुन् नेपाली सेनामा भर्ना हुने आशमा आएका शर्मालाई शमशेर दल गणको भर्ना छनौट समितिले यही वैशाख पन्ध्र गते नक्कली कागजपत्र भेटेपछि भर्ना छनटमा सहभागी नगराएको गणका गणपति ज्योतिन्द्र महतले बताउनुभयो निजहरू ती युवासँग पैसा लिई राति तिन बजे आफू बसेको गेस्ट हाउसको झ्यालफोरी भागेका हुन् पैसा लिएर फरार रहेकी शान्ताका श्रीमान ठाकुर नेपाली धादिङमा नेपाली सेनामा नै कार्यरत रहेका छन् भने आफूलाई मेजर भन्ने युवकको बारे भने उनको को हुन् भन्ने पुष्टि हुन सकेको छैन निजहरूले ती युवकलाई चितवनमा भर्ना सनद प्रक्रियामा सफल बनाउन नसकेको भन्दै नेपालगञ्जमा भर्ना गरिदिने बताएको पीडित सिंहले बताउनुभयो शमशेर दलगण भरतपुरका गणपति महतले निजहरूको खोजी कार्य भइरहेको बताउनु भएको छ आफूसँग आएको फर्जी प्रवेश पत्र नेपाली सेनाको निर्देशनालयमा पठाएको उहाँले जानकारी दिनुभयो नेपाली सेनाको भर्ना सनद प्रक्रिया देशभर जारी रहेको छ ¡Go, go, सुनको सहज आपूर्तिको माग गर्दै नेपाल सुनचाँदी व्यवसाय सङ्घ चितवनले जिल्लाका सबै सुन पसल अनिश्चितकालका लागि बन्द गरेको छ यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल सञ्चारमा कठिनाई भएको भन्दै पटक पटक ध्यानकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको भन्दै पसल नै बन्द गर्नु परेको सङ्घका चितवन अध्यक्ष विपेन्द्र रामु दामुले जानकारी दिनुभयो सुनको सहज आपूर्तिका लागि पहल गर्न सङ्घले केन्द्रमा रहेको सुनचाँदी व्यवसाय महासङ्घलाई दुई दिने अल्टिमेटम समेत दिएको छ सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र मागको परिमाणमा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो हिजो विभिन्न तेत्तिस जिल्लाका प्रतिनिधि र महासङ्घबीच सहज आपूर्तिबारे आन्तरिक छलफल भएको र सहज आपूर्ति नभएपछि आजबाट चितवनमा रहेका झण्डै साढे दुई सय सुन पसल बन्द गरिएको सङ्घले जनाएको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला चरको मूल्यमा सुन खरिद गरी आपूर्ति गर्नु परेको व्यवसायले गुनासो गर्दै आइरहेका छन् भने व्यवसायीहरूलाई कालो बजारी गरेको आरोप लागेको छ विवाहको सिजनमा सुन पसल बन्द हुँदा ग्राहकलाई भने मर्का परेको छ सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक राष्ट्रपति डाक्टर रामरण यादव सामु सिफारिस गरेको छ मन्त्री परिषदको कार्यले सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो यस्तै बैठकले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा डाक्टर चिरञ्जीवी नेपाललाई नियुक्त गरेको छ प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले अब तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ निर्वाचनको तयारी पूरा भइसकेको भन्दै उहाँले मिति घोषणा गर्न रोकिनुपर्ने कुनै कारण कुनै कारण नरहेको दावी गर्नुभयो मिति घोषणामा ढिलाइको कारण मैले बुझ्न सकेका छैन निर्वाचनको तयारीका क्रममा बागलुङ पुग्नुभएका अप्रतिले आज आयोजित कार्यक्रममा भन्नुभयो महिना त घोषणा भएको छ तर अब तत्काल दिन पनि घोषणा हुनुपर्छ केही एनमा विषयमा सहमति गर्न बाहेक अरू समस्या नरहेको स्पष्ट पार्दै उहाँले सबै दललाई आफ्ना विचार र कार्यक्रम लिएर जनतामा जान सुझाव दिनुभयो एक करोड तेह्र लाखको मतदाताको फोटोसहितको नामावली सङ्कलन गरिसकेको जानकारी दिँदै उप्रेतीले जेठसम्ममा करिब दस लाख मतदाता नामावली सङ्कलन गर्ने बताउनुभयो विदेशमा रहेका नेपालीलाई भने मताधिकारको व्यवस्था गर्न नसकिने उप्रेतीले बताउनुभयो सरकार र संघीय लोकतान्त्रिक मोर्चाबीच आज दोस्रो चरणको वार्ता हुँदैछ वार्ता शान्ति कोषको सचिवालयमा दिउँसो तिन बजेपछि हुनेछ वार्तामा मोर्चाले प्रस्तुत गरेको तेह्र बुधे मागबारे छलफल हुनेछ मधेसी जनअधिकार फोरम राष्ट्रिय मध्य समाजवादी पार्टी लगायतका आठ दल आबद्ध मोर्चाले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेको छ यसैबीच मधेसी जनअधिकार फोरमले निर्वाचन आयोगमा दल दर्ता गरेको छ फोरमका नेता ले आएको कारले पुगेर दल दर्ता गराएका हुन् चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस आज computer association of Nepal CAN र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाले मनाउँदैछन् सूचना प्रविधि क्षेत्रमा भएका उत्कृष्ट प्रयासका बारेमा सूचना सङ्कलन र प्रसार गर्ने उद्देश्यले चार वर्षदेखि क्यानको अग्रसरतामा मे दुई तारिकमा यो दिवस मनाउने गरिएको छ क्यानले यो वर्षको दिवस सूचना प्रविधि र शिक्षामा केन्द्रित गरेको छ दिवसले आम नागरिकलाई सूचना प्रविधिको प्रयोगको महत्त्वबारे जानकारी गराउँदै यसको विकास र विस्तार व्यापक बनाउने कियानको भनाइ छ अब पालो अर्पण जनआवासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ एमाले अध्यक्ष जननाथ खनाले पार्टी छाडेको दिन किन ढाड भाँचेको भनेर चारपटक आफूलाई फोन गरेको भन्ने ए माओवादी नेता रामचन्द्र झाको भनाइमा कतिको सत्यता छ जस्तो लाग्छ ए सत्यता छैन बी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 हो चितुवाले यति छिटो आक्रमण गरेकी अङ्गरक्षकहरूले राष्ट्रपतिलाई सुरक्षा दिने कुनै प्रयास नै गर्न पाएनन् सरकारका प्रवक्ताले यसलाई आक्रमण नभई एक दुर्घटना भएको बताएका छन् खेल समाचार ICC world cricket league division थ्रीमा नेपालले आज ओमानको सामना गर्दैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायम राखेको नेपाललाई आजको खेल पनि जित्नुपर्ने हुन्छ लगातार दुई खेल गुमाएको नेपालले गइराती भने आयोजक बर्मुडामाथि आठ विकेटको फराकिलो अन्तरले जित हात पारेको थियो बर्मुडाले दिएको एक रनको लक्ष्यलाई नेपालले एघार ओभर दुई बल खेल्दै दुई विकेटको क्षतिमा पुरा गर्यो नेपालका तर्फबाट कप्तान पारस खड्काले नट आउट छब्बिस रन बनाए नेपाल यसअघि अमेरिका र युगाण्डासित पराजित भएको थियो अहिलेसम्म खेलेको तिनवटैमा जित हात पारेको अमेरिका पहिलो स्थानमा छ भने तिनवटै खेल जित्दै समान छ अङ्क जोडेको युगाण्डा नेट रन रेटका आधारमा अमेरिकाभन्दा पछि दोस्रो स्थानमा छ एक खेल जितेको ओमान रन रेटका आधारमा नेपालभन्दा माथि तेस्रो स्थानमा छ आयोजक बर्मुडा र इटली कर्मश पाँचौँ र छैटौँ स्थानमा छ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ प्राण सभा चार बजे हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स र छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै बेलुका सभा आठ बजे हुने दोस्रो खेलमा पुणे वारियर्सले दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरको सामना गर्नेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मलामी बोकेको ट्र्याक्टर पल्टिँदा नवलप्रासीमा तीनजनाको मृत्यु घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बेच्ने एकजना खैरेनीबाट पक्राउ सुनको सहज आपूर्तिको माग गर्दै चितवनका व्यवसायीद्वारा सबै सुनचाँदी पसलमा कारोबार ठप्प सरकारद्वारा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक राष्ट्रपति समक्ष सिफारिस निर्वाचनको मिति घोषणा गर्न रोकिनुपर्ने कुनै कारण नभएको प्रमुख निर्वाचन आयुक्त प्रीतिको दावी उत्तर कोरियाद्वारा अमेरिकी एक नागरिकलाई पन्ध्र वर्षको श्रम कैदको फैसला चितुवाको आक्रमणमा अफ्रिकी देश बोत्सवानाका राष्ट्रपति खामा घाइते र ICC world cricket league division थ्रीमा नेपालले आज ओमानको सामना गर्दै आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुने अवस्थर्पण सबैका लागि सधैँका लागि रेडियो रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार Thank you. यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला मनोरञ्जनका लागि सुन्नु हजुर सङ्गीत अध्ययनका लागि सुवर्ण अवसर अध्ययनका लागि सुवर्ण अवसर संगीत सिक्न चाहनेहरूका लागि होम स्कुल अफ म्युजिकमा भर्ना खुल्यो S Om school of music एक बकुलरमा सङ्गीतका विभिन्न कक्षाहरू थ्योरी र प्राक्टिकल माध्यमबाट धमाधम सञ्चालन भइरहेको सहरर्ष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 हार्डवेयर